संविधान विशेषमा तपाईँलाई स्वागत छ म एकराज आजको संविधान विशेषमा हामीले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमारसँग कुराकानी गर्न गइरहेका छौं नेपालमा रहेका उन्सठी जातिलाई राज्यले आदिवासी जनजातिमा सूचीकृत गरेको छ नेपालको हिमाल पहाड़ तराईमा छरिएर रहेका आदिवासी जनजातिहरूको संख्या सैतिस दशमलव दुई प्रतिशत रहेको छ नेपाल राज्य निर्माण हुनु पहिलेदेखि नै बसोबास गर्दै आएको आफ्नै ऐतिहासिक थाकथलो भएको हिन्दू वर्ण व्यवस्थाभित्र नपर्ने आफ्नो छुट्टै भाषा संस्कृति र इतिहास भएका आदिवासीहरू आर्थिक राजनीतिक हिसाबले पछाडि पारिएका छन् यही कुरालाई मध्यनजर गर्दै नेपालले आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय संघीय पत्र युएन ड्रिप र आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय श्रम संगठन महासन्धि एक सय नौमा हस्ताक्षर गरिसकेको छ संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएको नाताले राज्यले आर्थिक राजनैतिक भाषिक र राज्यको स्रोत र सहभागितामा पहुँच हुन नसकेका आदिवासीहरूका लागि विशेष नीति कार्यक्रम र संवैधानिक व्यवस्था हुनुपर्ने माग गर्दै आदिवासीहरू आन्दोलनरत छन् यसै सन्दर्भमा आदिवासीहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा संविधान सभाका सदस्य नागेन्द्र कुमालसँग हामी कुराकानी गर्न गइरहेका छौं अध्यक्षज्यू यहाँलाई कार्यक्रममा स्वागत छ आदिवासीहरूको सवालमा भन्नुपर्दा अहिले यता जिल्ला जिल्लामा आन्दोलनहरू पनि भइरहेको छ र बाहिरतिर मान्छेहरूले चाहिँ के भन्दैछन् भन्दाखेरि अन्तरिम संविधान दुई हजार त्रिसठी भन्दा पनि कमजोर संविधान आउन लाग्यो मस्यौदालाई हेर्दाखेरि आदिवासीहरूको सवालमा भन्दाखेरि तपाईँहरू के गर्दै हुनुहुन्छ अहिले केन्द्रमा जसरी तपाईँले सुनिरहनु भएको छ त्यही कुरा सत्यता हो अहिले जो नेपाल हामी भनिरहेको छौँ आदिवासी जनताहरूको अधिकारलाई सम्बोधन गरिएन भने विभेदमा पारिएको समुदायलाई सम्बोधन गरिएन भने राज्यको मूलधारभन्दा बाहिर रहेको समुदायलाई सम्बोधन गरिएन भने त्यस्तो किसिमको संविधान साँच्ची नै संविधान सभाको परिकल्पनाबाट चाहिँ जुन किसिमको संविधान आउनुपर्ने त्यो संविधान हुन सक्दैन हामीले भनिरहेको शान्ति दिने किसिमको संविधान भनेको पनि सम्पूर्ण समुदायको अधिकारलाई सम्बोधन गरेर ल्यायो भने मात्रै त्यसले चाहिँ स्थायी किसिमको हुन्छ भनेर हामीले भन्दै गर्दाखेरि आज अन्तरिम संविधानभन्दा पनि पछाडि हटेर संविधान ल्याउने कोसिस गर्ने बित्तिकै अब हामीले अस्ति लामो समयसँग आन्दोलन पनि गरिरहेछौँ लामो समयदेखि चाहिँ हामी निरन्तर रूपमा खबरदारी गरिरहेछौँ अहिले फेरि जसरी एकतिस गते अथवा बत्तीस गते चाहिँ यो विधेयक मस्यौदा आउँदैछ त्यो विधेयक मस्यौदा डलाएर हामी चाहिँ फेरि फेरि आन्दोलनको चाहिँ अब एक गतिदेखि दस गतिसम्मको आन्दोलन फेरि हामीले घोषणा गरेका छौँ एक गते हामी त्यो अब विदेशको मसला चलाउँछौँ दुई तिन चार गते हामी काठमाडौँको बानेश्वरलाई चाहिँ हामी चाहिँ जुन संविधान सभालाई चाहिँ हामी खबरदारी गर्छौँ त्यो धरना दिएर होइन हाम्रो त्यो तिन दिने धरना त्यहाँ छ र चार अब बाहिरतिरको जिल्लाहरूमा चाहिँ अब कन्टिन्यू अब दुई तिन चार गते उहाँहरूलाई जहिले पाएको पर्छ सबै जिल्लालाई हामीले परिपत्र गरेको छौँ उहाँहरूले कोर्ट सभा गर्नुहुन्छ हरेक जिल्लामा अनि विभिन्न आदि जनजातिसँग मुद्दा जोडिएको जसले उठाएको चाहिँ अब सवालहरू छ त्यो सवाललाई चाहिँ के अरे मिल्ने साथीहरूसँग सहयात्रा गर्दै एकमत्र गर्दै कार्यक्रमहरू गर्नुहुन्छ हामीले पाँच गते बेलुका चाहिँ राष्ट्रिय रूपमा मसाल जुलुस छ र छ र सात गते नेपाल बन्द छ अनि फेरि दस गतेसम्मको कार्यक्रम सेड्युललाई चाहिँ मिलाएर चाहिँ अब विशाल विशाल आमसभा प्रान्त लेभलको अब थरुवाड तमुवान मगरात तलसालिङ नेवा लिम्बुवान अब किराँत यस्तो ठाउँमा चाहिँ हामी चाहिँ ठुलो ठुलो आमसभा गर्दैछौँ अर्को चाहिँ श्वेत प्रदेश समष्टि क्षेत्रको पनि यो नयाँ पनि संविधानमै नै ग्यारेन्टी भएर आउनुपर्छ भन्ने कुरालाई चाहिँ हामीले जुन किसिमको एउटा दबाब दिएको छ त्यो दबाबलाई चाहिँ पुरा गर्नको लागि चाहिँ हामी सबै संयन्त्रहरूलाई परिचालन गरेर चाहिँ दस त्यो एउटा ध्यान कार्यक्रम हामीले अध्यक्षज्यू तपाईँ आफै पनि संविधान सभाभित्र हुनुहुन्छ र नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा ठूलो दल अहिलेको त्यो पार्टीभित्र पनि हुनुहुन्छ भनिसकेपछि भित्र चाहिँ तपाईँहरूले केही नगर्न सक्ने बाहिर यो संविधान जलाएर के अर्थ हुन्छ त होइन भित्र पनि हामी गर्दैछ भित्र लडाइँ त दुई दुई खालको लडाइँ छ यहाँ तपाईँको अहिलेको परिस्थितिमा जसरी अब संविधान ल्याउने कोसिस गर्दैछ जुन मस्यौदा अस्ति अब समाज समितिबाट चाहिँ यता आयो त्यो आउँदाखेरि चाहिँ त्यो त्यो मस्यौदामा धेरै कुराहरू हामीले जस्तै हामीले के गर्यौँ भने अब तपाईँलाई मैले भन्नुपर्ने हुन्छ जनताको चाहिँ राय सल्लाह सुझावलाई चाहिँ एक किसिमको एकीकृत गरेर चाहिँ यो मस्यौदा समितिमा पठाउँ भन्ने खालको हामीले कुरा गरिसकेपछि अब त्यही अनुसारले मस्यौदा पढ के अरे अब समाज समितिबाट आउनुपर्ने त्यो त्यो आउनु सकेन त्यो नआइसकेपछि हामीले अन्तिम चाहिँ कुरा के गरिरहेको थियौँ भन्दाखेरि चाहिँ अब जुन पहिलो संविधान सभाबाट सहमति भइसकेको कुराहरूलाई चाहिँ दोस्रो संविधान सभाले सहमति ग्रहण गरेर अगाडि बढ्ने भन्ने खालको एउटा चाहिँ एग्रिमेन्ट भइसकेको बाद चाहिँ हामीले त्यो कुरालाई चाहिँ अब काँडसाँड हुँदैन त्यो कुरालाई भन्दा चाहिँ पछाडि हट्नु सक्दैन मुलुक राजनीति दल भन्ने खालको हाम्रो बुझाइ थियो त्यो हिसाबले हामीले खबरदारी गरिरहेको थियौँ तर अहिले एक्कासी यो के भइदियो भने अब जुन चाहिँ मैले भने अघि नै होइन वास्तवमा संविधान सभाको परिकल्पना त सबै उत्पीडन परेको विभेद परेको चाहिँ अब तह तबकाको अधिकारलाई सम्बोधन गर्नु भन्ने फेरि पनि पुरानो एकल समुदाय चाहिँ जुन समुदाय चाहिँ अहिलेको राज राज्य सत्ता सञ्चालन गरिरहेछ त्यही समुदायको कुरालाई चाहिँ टेकेर होइन अब यो धर्मनिरपेक्ष सवाललाई पनि अहिले चाहिँ धार्मिक स्वतन्त्रतिर लाने अहिले यदि धार्मिक स्वतन्त्र पनि बनाउन सकिएन भने चाहिँ अब त्यो धर्मको चाहिँ जुन विषय नै हटाइदिने भन्ने भन्नेसम्मको उहाँहरूको चाहिँ कुरा आइसकेपछि अहिले चाहिँ सबै मानिसहरू रुष्ट छन् हामी पनि त्यहाँभित्र लड्ने कुराहरूमा त्यहाँभित्र गर्ने कुराहरूमा अब प्रोसेस धेरै छ त्यहाँभित्र होइन अब संशोधन प्रस्ताव हाल्न सकिन्छ आफ्नो फरक मत पेस गर्न सकिन्छ हामीले आफ्नो फरक मत पनि पेस गरेकै छौँ भित्रको कुरामा के हो भने सबै मान्छेहरू सबै आदिवासी जनजाति स्वतन्त्र छन् त्यहाँ अथवा त्यहाँ होइपको कुरा त फेरि आइरहेको छ त्यो होइप भन्दा पनि बाहिर रहेर चाहिँ किनभने संविधान बनाउने प्रक्रिया हो संविधान बनाउने प्रक्रियामा चाहिँ कसैको होइप लाग्दैन र त्यो खालको अभियान पनि हामीले भित्र सञ्चालन छौँ र अन्ततगत यदि त्यस्तरी भित्र हामीले लड्दै गर्दा पनि यदि आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गरेर आउँदैन संविधान भने हामीले चाहिँ स्थिर शान्ति कुरा छौँ तिको विकासको कुरा छौँ यो विकास चाहिँ फेरि पनि समुदायको कुरामा जोडेर हामीले गरिरहेको छौँ यदि त्यसरी हुँदैन भने अब अन्ततको त जबरजस्त रूपमा चाहिँ घाँटीमा के अरे यो गर्दनमा चाहिँ थिचेर अब सडकमा जा भन्ने परिस्थिति यदि राज्य सरकारको चाहना हो चार राम दलको चाहना हो भने त्यसको पक्ष त्यसको पनि हामी चाहिँ हामीसँग त्यो तागत छ त्यो तागत पनि हामी चाहिँ प्रदर्शन गर्छौँ हामी हामी अन्तिम लडाइँ लड्छौँ भन्ने सोचका साथ हामी चाहिँ हाम्रो कुराहरूलाई जबसम्म एड्रेस गर्दैन मैले हामीले पटक पटक भनेको कुरा के हो भने हामी कसैको अधिकार खोज्ने कुरा गरिरहेको छैनौँ हामीले चाहिँ हाम्रो अधिकार पाउनुपर्छ भन्ने कुरा गरिरहेको छौँ आज आज नेपालको उत्पीडनमा परेको मैले अघि पनि भने आदिवासी जाति मधेसी महिला मुस्लिम दलित अपाङ्ग समुदायको कुराहरूलाई चाहिँ फेरि पनि एड्रेस गरिँदैन भने त्योभन्दा ठुलो गल्ती चाहिँ कहिले हुनसक्छ त्यो गल्ती नगर भनेर भित्र बाहिर नै खबरदारी गर्नको लागि चाहिँ हामीले गरिरहेको छौँ हामी अध्यक्षज्यू संविधान निर्माण प्रक्रियामा चाहिँ समुदायगत रूपमा चाहिँ हामी समुदायको अधिकारलाई स्थापित गर्नको लागि भनेर भित्र गएको छौँ हामीले पटक पटक भनेको छौँ यदि त्यसरी संविधान आउँछ भने हाम्रो आदि जनजातिले त्यस्तो संविधान नस्वीकार्न सक्छ जनजाति धेरै जनजातिको चाहिँ त्यो संविधानमा चाहिँ हस्ताक्षर नहुन सक्छ त्यसले गर्दा त्यस्तो किसिमको संविधान फेरि पनि दुई चार वर्षसम्म टिक्ने खालको मात्रै संविधान बनाउने हो भने यो संविधान सभाको चाहिँ संसारभरिमा जुन किसिमको चाहिँ एक किसिमको संविधान सभाको चाहिँ वेट छ अथवा संविधान सभाको एउटा मर्म भावना छ त्यो मर्म भावनामा चाहिँ अब लोकतन्त्रमा प्रवेश गर्दै गरेको मुलुक नेपालले चाहिँ खिल्ली उडाएको चाहिँ साबित हुन्छ भनेर हामीले यो यस्तो खालको कुरा चाहिँ एउटा चाहिँ बौद्धिक बौद्धिक सर्कलबाट पनि एक किसिमको चाहिँ कन्भिन्स गर्न खोजिरहेछौँ भने अब अर्को त अब कुमार अब आन्दोलनलाई पनि सरस्वती अगाडि बढाइरहेका छौँ हामी भित्र पनि प्रयास गरिरहेका छौँ बाहिर पनि यो कुरामा चाहिँ टेकेर अगाडि बढ्नुपर्छ भनेर चाहिँ दबाब दिनको लागि सबैसँग त्यही किसिमको चाहिँ अहिले जनजाति महासङ्घले जनजाति महासङ्घको नेतृत्वमा आन्दोलनको कार्यक्रमहरू चाहिँ घोषणा गरेछौँ त्यही अनुसारले चाहिँ अगाडि बढ्छौँ भन्ने कुरा कुमालजी कुमलजी जस्तै अब पहिलो संविधान सभामा आदिवासी जनजातिहरूको ककस थियो तपाईँ अहिले प्रतिनिधित्व गर्दै हुनुहुन्छ अब भित्रै पनि हुनुहुन्छ तपाईँहरूले त ककस पनि बनाउन सक्नु भएन नि त कसरी यो आदिवासीहरूको तपाईँले एकताको कुरो गरिराख्नु भएको छ संविधान सभा भित्रै ककस बनाउन सक्नु भएन होइन तपाईँलाई तपाईँले यो कुरा एकदम सही कुरा उठाउनु भयो वास्तवमा भन्यो भने हामीले ककस बनाउनु नसकेको होइन के अरे बनाउनु नसकेको हामीले प्रयास नगरेको होइन हामीले तपाईँको अब धेरै पटक चाहिँ अब ककसको कुराहरू गऱ्यौँ तर के छ के भइदियो भने पहिला र अहिलेमा चाहिँ अलिकति राजनीतिक रूपमा चाहिँ आदि सबै मान्छेहरू चाहिँ अब आदिवासी जातिको कुराहरूलाई चाहिँ एड्रेस गर्नुपर्छ भन्ने कुरा चाहिँ व्यक्तिगत रूपमा देखिन्छ तर सामूहिक के अरे पार्टीगत रूपमा चाहिँ देखिरहेको छैन र अर्को कुरा के पनि भयो भने अब पहिलो संविधान सभाको कुरालाई चाहिँ अब दोस्रो संविधान सभाले ग्रहण गरेर अगाडि बढ्ने भन्ने कुरा भइसकेपछि कङ्ग्रेस किन बनाउनु परेर हामी सामूहिक रूपमा अब एक आपसमा चाहिँ सरकारवाला समूह जस्तो चाहिँ भनेर चाहिँ इन्टरनल रूपमा त्यस खालको समूहहरू छ हेर्नु अहिले पनि भित्र छ तर सङ्ख्यात्मक रूपमा अब हामीले अस्ति अस्ति पनि अब हाराहारी सत्तरीजनाको चाहिँ एउटा सिग्नेचर क्याम्पेन गरेर चाहिँ भित्र चाहिँ फरक मतहरू बुझाएको छौँ यो भित्र पनि अब त्यो कस्तो भने तपाईँले भने जस्तै ककसै बनाउनु पायो हुन्थ्यो अथवा ककस किन बनेन ककस नबनाउनु भनेको चाहिँ भित्रको शक्ति कमजोर भएको भन्ने खालको बुझाइ चाहिँ कतिपय मान्छेलाई आदिवासी जनताको मुद्दामा चाहिँ नलड्ने चाहिँ सभासदहरूभित्र उपस्थिति बढी देखियो भन्ने खालको बुझाइ वास्तव भन्यो भने कोनी के के अरे सिँगारी पनि बाख्रा पनि हराउनु बाघ पनि कराउनु भने जस्तो त्यस्तो खालको सिङ्गारी देखिन्छ तर भित्रकै साथीहरू पनि एक किसिमको पहिला चाहिँ अब कस्तो खालको संरचना हामीले तयार गर्नु खोज्यौँ भने जस्तै अब थारू समुदायको थारू ले लिड गर्ने होइन थारूहरूले ककस बनाउन सक्छन् मधेसीहरूले ककस बनाउन सक्छन् सिङ्गो आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने तपाईँ भित्रै पनि हुनुहुन्छ भने किन सक्नु भएन भनेको होइन मैले भने अघि नै भने तपाईँको यसरी नै हामी चाहिँ लिएर आउँ भनेर चाहिँ एक किसिमको चाहिँ सरसल्लाह परिचालन गर्दा गर्दै गर्दा गर्दै अलिकति ढिलो भएको हो तर हामीले प्रयास चाहिँ नगरेको होइन प्रयास चाहिँ समग्रता प्रयास गरियो प्रयास पनि एकपटक होइन दसौँ पटकको मिटिङमा पनि हामीले प्रयास गऱ्यौँ तर प्रयासको अन्डरस्ट्यान्डिङ के भयो भने हामी चाहिँ अब आर्य जनजातिको पक्षमा लड्ने जसरी ककस बनाइसकेपछि एक किसिमको चाहिँ अब त्यो जो भित्र जुन जुन पार्टीको मान्छे आएको तिनीहरूलाई अलिकति बढी चाहिँ आक्रमण हुनसक्छ त्यही भएर चाहिँ अब हामी चाहिँ इन्टरनल नै लडौँ भन्ने खालको एक किसिमको सहमति भयो अझै पनि अब अझै पनि प्रयास त जारी नै छ अझै पनि चार पाँच दिनभित्रमा हामीले त्यो निर्माण गर्न सक्यो भने अझै पनि त्यो अब एक किसिमको भोटिङको कुराहरू विदेशमा चाहिँ यो अब बुदागत तफर कुराहरू भइरहेछ भित्र पनि अझै पनि हामी दुई तिन दिनसम्म चाहिँ अझै पनि पहल गरिरहेछौँ त्यो पहल नलाग्छ सकारात्मक पनि हुनसक्छ होइन हामीले चाहिँ अब लगभग लगभग धेरै मानिनेहरू चाहिँ हामी एक ठाउँमा छौँ अहिले पनि धेरै साथीहरू चाहिँ एकदम यो आदिवासी जनजातिको मुद्दालाई चाहिँ कटौती गरेको धर्मनिरपेक्षको विषयलाई चाहिँ सम्बोधन नगरेको अन्तर्राष्ट्रिय महासन्धिहरू चाहिँ नेपाल सरकारले अनुमोदन गरेको महासन्धिहरूलाई चाहिँ फेरि पनि त्यसलाई चाहिँ कार्यान्वयनतिर न नलगिरहेको अवस्था र हामीसँग भएको नौ बुधेर बिस मिनट सहमतिहरूलाई पनि उल्लङ्घन गरेकोले चाहिँ धेरै साथीहरू रुष्ट पनि हुनुहुन्छ त्यो रुष्टको बावजुद चाहिँ अब हामीले चाहिँ हाम्रो कुरालाई कसरी पार्ने लोकतन्त्रको कुरा गर्ने लोकतन्त्र भनेको सबैको अधिकार सुरक्षित गर्ने तन्त्र भन्ने भन्ने तर फेरि पनि चाहिँ एकदम थिचेको थिचेकै एकदम पेलेकै पेले गरेर लाने खोजी हुन्छ विस्फोट भन्दा विस्फोटन भन्दा अरू केही हुन सक्दैन त्यसैले गर्दाखेरि तपाईँले जुन ककस नबनाएको कुरामा एक किसिमले मलाई क्वेसन गर्नुभयो त्यो वास्तवमा सही पनि छ मैले फेरि पटक पटक भने हुन त म अलिक पछि मेरो त चार पाँच महिना पनि म त्यो भित्रको भएको छैन त्यही भनेको अब तपाईँहरूलाई पार्टीले दबाब दिन्छ कि यो ककस बनाउनु हुँदैन तपाईँहरूको पार्टीले दबाब भन्ने कुरै हुँदैन हेर्नुहोस् पार्टीले के भने हामीले त पटक पटक कुरा के गरिरहेछौँ भने नेपाली आदिवासी जनजातिहरूले चाहिँ गलत कुरा कहिल्यै गरेको छैनन् इलिगल कुरै गरेको छैनन् कानुनसँग सबै कुरा गरेका छन् त्यो कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ त्यो कुराभित्र नै सबै कुराहरू चाहिँ मुलुकको स्थिर चाहिँ शान्ति स्थिर शान्ति दिगो विकासको कुराहरू लुकेको छ भनेर चाहिँ हामीले कमिट गरिरहँदाखेरि चाहिँ हामीलाई पार्टीले भूत लाग्छ त्यस्तो किसिमको त्यो मेरो पुस्तक त कहीँ पनि हुन सक्दैन त्यसैले गर्दा फेरि हामीले उठाउँदै गरेको मुद्दा भनेको त यो मुलुकको मुद्दा हो मुलुकलाई चाहिँ सर्वाङ्गीण विकासको र एकदम समृद्ध नेपालको त्यही भित्र लुकिरहेको छ त्यो हामीले उठाउँदै गरेको कुराभित्र र अर्को कुरा के हो भने मुलुकमा संविधान त पहिला पनि नभएको होइन पहिला संविधान नभएको कारणले अहिले संविधान सभाले संविधान बनाउनु खोजेको पनि होइन त्यसले गर्दाखेरि हामीले के भन्छ विगतमा भएको राज्य पुनर्संरचना विगतमा भएको संविधान विगतमा भएको नियम कानुनहरू चाहिँ यी सम्पूर्ण कुराहरू चाहिँ एकात्मक भयो अलिकति त्यो प्रभुत्व वर्गले मात्रै लिड गरेर चाहिँ बनाएको कारण भयो त्यसले गर्दाखेरि चाहिँ यो यो मुलुक चाहिँ साँच्चै नै अस्थिरता अस्थिरता भयो यो मुलुकमा चाहिँ स्थायी राजनीति पनि हुन सकेन स्थिर राजनीति पनि हुन सकेन दिगो विकास पनि हुन सकेन मुलुकमा चाहिँ अशान्ति भड्किरहने द्वन्द्व चर्किरहने परिस्थिति आयो भनेर त संविधान सभाको परिकल्पना गरियो संविधान सभालाई स्वीकारियो तर पनि संविधान सभालाई स्वीकार्दै गर्दा पनि फेरि पनि विभेदमा परेको समुदायहरूलाई चाहिँ लट्याइन्छ भने त त्यो त्यति खेलाको बेलामा चाहिँ न हुप न के कसैले के मान्नेवाला छैन अब अब किन हुप मान्नुपर्छ संविधान सभाभित्र चाहिँ नभएको नियम नेपालमा कहाँ लाग्न सक्छ पटक पटक बढेको छु नेपाली आदिवासी जनजातिहरूले कहिले पनि गैर कानुनी कुरा गरिरहेका छैनन् कहिले पनि चाहिँ हामीसँग के अरे सहमतिको भन्दा विरुद्धको कुरा गरिरहेका छैनन् अनि संविधान सभाले बोलेको कुराभन्दा विरुद्ध कुरै गरेका छन् अन्तरिम संविधानलाई नै टेकेर चाहिँ संविधान सभा निर्वाचन गर्ने त्यही अन्तरिम संविधानलाई लत्याएर चाहिँ फेरि पनि संविधान निर्माण गर्न खोजिन्छ फेरि पनि एउटै समुदायको चाहिँ वर्चस्व एउटै समुदायको एउटै समुदायको चाहिँ भाषा भाषी कुराहरूलाई त्यसरी पनि अब हामीले स्वीकार्न सकिन्छ त्यही भनेको त्यही भनेको अध्यक्षज्यू पटक पटक भनिरहेको छ हामी संविधानको लागि लडिरहेका छौँ संविधानभित्र चाहिँ सबै समुदायको अधिकारलाई सुरक्षित हुने किसिमको कुराहरू गरेको छ महिलाको प्रतिसम्म कुराहरू गरेको छ पुरुष के अरे तपाईँको आदिवासी जनजाति लोपोन्मुख राउटे कुसुन्डास्तो समुदायको पनि अब यो देशमा चाहिँ उसको प्रति हुनुपर्दछ यदि त्यस्तो प्रति भएन भने फेरि पनि विभेद हुन्छ फेरि पनि समानता कायम देखिँदैन अनि फेरि समानताको लागि चाहिँ फेरि मान्छेले लामो समय लड्नु पर्दाखेरि यदि परिस्थिति आयो भने यो बेलामा कसैले कसैलाई दबाब दबाउनु खोज्दै खोज्दै गर्दा पनि फेरि पनि मुलुकले द्वन्द द्वन्द्वतिर जान्छ त द्वन्द्व अवश्य हुनसक्छ त्यसले गर्दा फेरि चाहिँ सतर्क हौ भन्नु भनेको चाहिँ त्यो कहिले पनि चाहिँ यो मुलुकको लागि अहित हुने काम होइन या त के भइदियो भने हामी जनजातिले बोलेको थिएँ जनजातिको कुरा हुने अरूले बोलेको कुरा चाहिँ के अरे जनताको कुरा हुने त्यो सम्भव छ त्यसैले गर्दाखेरि हामीले पटक पटक भनेको सबैलाई यो मुलुक समृद्धतिर लाने हो भने आदिवासी जनजातिको कुराहरूलाई सम्बोधन गर्नुपर्छ पदको ग्यारेन्टी गर्नुपर्छ धर्मनिरपेक्षलाई चाहिँ संस्थागत गर्नुपर्छ यही कुराहरूलाई अरू अर्को कुरा चाहिँ पहिचानको कुराहरूलाई चाहिँ एड्रेस गरेर लानुपर्छ पहिचान भएन भने फेरि पनि मुलुकमा चाहिँ यो आदिवासी अधिकार नपाएको भन्ने कुरा फिल हुन्छ उनीहरूलाई चाहिँ फेरि अन्याय परेको चाहिँ महसुस हुन्छ त्यसैले गर्दाखेरि चाहिँ यो संविधान हाम्रो संविधान राम्रो संविधान सबैको संविधान ताजा संविधान बनाउनको लागि त सबै कुरालाई एड्रेस गर्नु पर्यो नि मैले के भन्दैछु भने मैले के भन्दैछु भने तपाईँहरू दुवैजना शीर्ष नेताहरू तपाईँ र महासचिव दुवैजना ठूलो पार्टीमै दुवैजना ठूलो ठूलो पार्टीमै हुनुहुन्छ आफ्नो पार्टीलाई तपाईँहरूले कन्भिन्स गर्यो भने त अरू सबै त्यसपछि सुल्टिहाल्छ नि तपाईँहरू दुवैजना तपाईँहरू दुवै शीर्ष नेता तपाईँहरू दुवै शीर्ष नेताहरू तपाईँ र महासचिव दुवैजना चाहिँ ठुलै पार्टीमा हुनुहुन्छ भनेपछि तपाईँहरूले पहिला पहिला पार्टीलाई कन्भिन्स गर्न सक्नु हुँदैन अनि त्यसपछि बाहिर ठुलो कुरा गरेर के हुन्छ र होइन बाहिर ठुलो कुरा होइन यो ठुलो कुरा होइन सत्य कुरा हो यसलाई ठुलो कुरा मानेले माने पनि भयो होइन तर सत्य कुराभित्र पनि सत्य कुराभित्र त्यो कुरा हो मैले भन्नु खोजेको कुरा के भने हामीले कन्भिन्स हामीले कुराहरू पटक पटक गरेको थियौँ अरे बाबा आदिवासी जनजातिहरूले कहिले त यो मुलुकको लागि चाहिँ अहिले हुने काम गरेको छ यो मुलुकमा आदिवासी जनजाति योगदान छैन राज्यको मूलधारभन्दा बाहिर रह्यो राज्यको मूलधार भित्र ल्याउनु भनेको चाहिँ राज्यको काम होइन दायित्व होइन राजनीतिक दलको दायित्व होइन यी सारा कुराहरू भन्दाखेरि आज उहाँहरू के हुनुहुन्छ भने संविधान जानु जारी हुनु पर्यो संविधान एक अरब भए पनि संविधान जारी हुनु पर्यो उहाँहरूलाई यो मुलुकको शान्तिको यो मुलुकको विकासको यो मुलुकको समृद्धताप्रति धेरै त्यो ख्याल भएन एउटा चाहिँ कागजी दस्तावेजको रूपमा संविधान ल्याउँ अनि त्यहाँदेखि हामी हिरो हौँ भन्ने खालको कुराहरू आयो तर त्यस्तो कुराले सत्तालिस सालको संविधान संसारभरिको एक जस्तै ऐतिहासिक संविधान भन्दै गर्दाखेरि अन्तिममा गएर तिस सालको परिस्थिति भयो दस वर्ष टिकेन त्यसरी नै नेपालको यो संविधान सभाले ल्याएको कारण त कम्तीमा पनि केही हदसम्मको लागि त टिकोस् भन्ने चाहना हो हाम्रो नेपाली आर्मी जनताको चाहना हो राजनीतिलाई हामीले बुझाउन खोजिरहेको छौँ तर कस्तो भइरहेको छ भने यहाँ सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ सुतेको बाहना गर्नेले चाहिँ गरेर चाहिँ उठाउनु गाह्रो हुन्छ भने जस्तै आज राजनीति दलको शीर्ष नेताहरू सुतेको माना गरेर भएको छ आज राजनीति दलको शीर्ष नेताहरूलाई चाहिँ अहमता बढेको छ अब जुन जुन बेला काङ्ग्रेस एमाले माओवादी के अरे फोरम लगायतको पार्टी मिलिसकेपछि हामी चाहिँ दुई त्यही होइन त्योभन्दा बढी चाहिँ मत भइसकेपछि दुई चारजना बाहिर भएर दुई चारजनालाई कराएर केही हुँदैन हामी बहुमतको संविधान जारी गरौँ भन्ने खालको उहाँहरूको एउटा त दम्ब चाहिँ आइरहेको छ तर त्यो दम्ब उहाँहरू जीवितै हुन्जेलसम्म हुँदै हुँदै गरेर देखिसक्नु देख्नुहुन्छ जीवितै उहाँहरूको आफ्नो आँखाले देख्नुहुन्छ साँच्ची नै हामीले गल्ती गरेछौँ भन्ने खालको कुराहरू चाहिँ उहाँले चाहिँ देख्नुहुन्छ र मैले हामीले पटक पटक भनेको कुरा के हो भने मैले उठाएको कुरा आठ बजी जति गर्नुपर्छ हुने हुने अनि दलितले दलितकै कुरा उठाउनु पर्ने मधेसीले मधेसीकै कुरा उठाउनु पर्ने अपाङ्गले अपाङ्ग कुरा उठाउनु पर्ने महिलाले महिलाको कुरा उठाउनु पर्ने अनि तिमीहरूको दूरदर्शिता कहाँ गयो त राज्य दलको शिक्षक नेताहरूको दूरदर्शिता दूरदर्शिता कहाँ गयो त हामी यही क्वेसन गर्दैछौँ यही क्वेसनले चाहिँ उहाँलाई चाहिँ आज आज राजनीति अथवा मैले भन्नु खोजेको कुरा गर्ने आज चाहिँ भन्छ नि एउटा चाहिँ हजुर अब यो संविधान एउटा सम्झौताको दस्तावेज पनि हो अब आदिवासी जनजातिहरूले जुन माग उठाइराखेका छन् अहिले पहिचान सहितको सीमाङ्कन त्यसपछि पूर्ण समानुपातिक सहभागिता धर्मनिरपेक्षता लगायतका जुन कुराहरू उठाइरहेका छन् अब हामीले के के विषयमा सम्झौता गर्न सक्छौं होइन सम्झौताको कुराहरू अहिले नगरौँ तर के कुरा के हो भने हामी हाम्रो कुराहरूलाई राख्छौँ हाम्रो कुराहरू कुराहरू भनेको भनिदिनुहोस् हामीले हाम्रो कुरा राखिरहेका छौँ नेपालको आदिवासी जनजातिहरूले लामो समय लड्ने लड्ने एउटा चाहिँ पिरियड पनि बनाइसकेको छ यदि यो संविधान सभाले हाम्रो धेरै कुराहरू चाहिँ सम्बोधन गरेन भने हामी लामो समयसम्म लड्नको लागि तयार छौँ भन्ने कुरा चाहिँ हामी त्यो खालको पनि रिहर्सल गरिरहेको छौँ किनकि अब एक किसिमको संविधान त अब ल्याउने सम्भावना बढेर गएको छ हामीले भनेको संविधान त ल्याउनु ल्याउनुपर्छ छिटै ल्याउनुपर्छ सबभन्दा बढी संविधान त यो देशको आदिवासी जनतालाई चाहिएको छ किनकि यो देशको आदिवासी जातिहरूले चाहिँ साँच्ची नै समानताको कुराहरू गरिरहेका छन् त्यो उनीहरूको अधिकारलाई चाहिँ त्यहाँ एड्रेस भएको संविधान हेर्न चाहन्छन् भन्ने कुरा गरिरहेका छौँ हामीले फेरि पनि म दोहोऱ्याउँछौँ हामीले कुनै समुदायको अधिकार खोज्ने कुरा गराएर छैनौँ हामीले कुनै समुदायलाई खेत्ने लकेट्ने पिट्ने मार्ने यी यावत कुराहरू हामीले गरिरहेको छैनौँ हामीले त यो मुलुकलाई चाहिँ समृद्धता मुलुक चाहिँ सबै मेरो भन्ने कुराहरू गराउनको लागि जस्तै एउटा परिवारमा बाउ आमाले कुनै चार पाँचवटा भाइ दुई चार बहिनी हुँदाखेरि कुनै मात्रै कुनै दिदी बहिनीलाई मात्रै हेऱ्यो कुनै चाहिँ दाजुभाइलाई मात्रै हेऱ्यो भने बाँकी त रुष्ट हुन्छ नि बाँकी त त्यो अन्याय हुनसक्छ नि त्यसैले गर्दा पनि त्यसो भयो भने चाहिँ त्यो घर कहिले राम्रो हुँदैन त्यही कारणले गर्दाखेरि हामी पनि के भनिरहेको छौँ भने समुदायगत रूपमा उनीहरूको प्रतिनिधिलाई उनीहरूको चाहिँ अस्तित्वलाई उनीहरूको पहुँचलाई उनीहरूको भाषात्मक संस्कृतिलाई सम्मान गर्न सकेन भने चाहिँ अनि पनि फेरि पनि द्वन्द्व देशमा हुन्छ यो द्वन्द्व सदाको लागि अन्त्य गरौँ सदाको लागि चाहिँ यसलाई चाहिँ अब समाप्त गरौँ भन्ने कुरालाई हामीले त्यो जोडिरहेका छौँ उठाइरहेको छौँ यो कुरालाई एड्रेस गर्नको लागि चाहिँ नयाँ बन्ने संविधान बन्नुपर्छ भन्ने कुराहरू हामीले उठाइरहेको छौँ त्यसैले गर्दाखेरि आदिवासी जनजातिहरूले संविधान नचाहेको होइन संविधान ढिलो बनोस् भनेर हामीले भन्न खोजेको पनि होइन संविधान चाँडोभन्दा चाँडो बन्नुपर्छ संविधान चाँडो बन बन्यो भने मात्रै हामी पनि फेरि पनि हामीले प्राप्त गर्ने अधिकारलाई चाहिँ उपभोग गर्न पाउँछौँ यदि त्यसरी चाहिँ गरेन भने मुलुक चाहिँ साँच्ची नै फेरि पनि एक किसिमको चाहिँ अशान्ति एक किसिमको चाहिँ द्वन्द्व चाहिँ मुलुकमा कायम रहन्छ त्यसैले गर्दा फेरि दललाई फेरि पनि हामी पटक पटक भनिरहेछौँ पटक पटक तपाईँको रेडियो मार्फत पनि हामी भनिरहेछौँ त्यसले गर्दा फेरि यस्ता कुराहरूलाई चाहिँ एड्रेस गरिनुपर्छ भन्ने कुरा भनेको चाहिँ नराम्रो कुरा होइन आज चाहिँ समग्र समग्रतामा आज <clears throat> मगरातलाई धेरै मगरातहरू चाहिँ उल्लोपट्टि पल्लोपट्टि पारेको छ थारू क्लस्टरलाई <clears throat> धेरै बिगारिरहेको अवस्था छ किनकि एउटा चाहिँ अब तराईको माथि सबैभन्दा बढी चाहिँ औलोसँग लड्दै उलो गर्दै तराईको स्थापित समुदाय के अरे उपवासमा गर्दा थारू समुदाय हो त्यो समुदायको अधिकारको त्यो समुदायको प्रतिनिधित्व कुराहरूलाई त्यो समुदायको चाहिँ अस्तलाई पहिचानलाई मेटेर चाहिँ एउटा मधेस प्रदेशतिर लाने खोज्ने कोही चाहिँ अब पहाडकोतिर चाहिँ जोड्न खोज्ने तरिकाले भन्दा पनि उनीहरूको साँच्चै नै चाहना र आकाङ्क्षालाई पनि मध्यनजर गरेर त्यहाँभित्रको अनुसन्धान जस्तो गरेर एउटा रिसर्च जस्तो गरेर चाहिँ उनीहरूको कुरालाई चाहिँ जोडेर चाहिँ सम्बोधन गर्ने भने साँच्चै नै त्यहाँ चाहिँ मुलुकमा चाहिँ साथी लामो समयसम्म यो कारण टिक्न सक्छ यसको विरुद्ध विरोधाभास कुराहरू स्वरहरू सुन्न पाइँदैन भन्ने कुरा हो र अर्को कुरा तपाईँले भने जस्तै संविधान सहमतिको दस्तावेज हो सहमतिको दस्तावेज हुँदाखेरि कम्तीमा सरकारवाला समुदायसँग चाहिँ केही कुराहरू गरेको भए छलफल गरेको थियो भने धेरै कुराहरू चाहिँ सोल्युसन हुन सक्थ्यो धेरै कुराहरू चाहिँ ऊ मैले दिएको सुझाव यसलाई चाहिँ एड्रेस गरेर गयो फेरि पनि रातको बाह्र बजे एघार बजे जतिखेर पनि राति मात्रै निर्णय गर्ने हो भने त त्यो कुराले चाहिँ कसरी जनतालाई चाहिँ भ्रम तिर्न सक्छ भन्ने कुरा हामीले गरेका छौँ फेरि पनि म तपाईँको रेडियो मार्फत के भन्न चाहन्छु भने आदि जनजातिको मुद्दा भनेको लामो समयसँग लागि पनि यो चाहिँ साँच्ची नै समस्याको के अरे समस्याको एउटा चाहिँ बिउ जस्तै हो किनभने यो कुरालाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू हामीले उठाइरहेको छौँ सैँतिस पर्सेन्टको कुराहरू जहाँसम्म यो समुदाय सैँतिस पर्सेन्ट समुदायलाई चाहिँ फेरि पनि व्यवस्था गरियो भने कसरी मुलुक अगाडि बढ्न सक्छ यी सबैकोले चाहिँ सोच्नुपर्ने हुन्छ त्यसले गर्दा फेरि राजनीतिक ध्रुवीकरण चाहिँ अगाडि बढिरहेको देखिन्छ एकातिर ध्रुवीकरण अर्कोतिर होइन एउटा एउटा समुदायले अर्को कुरा कुरा नसुन्ने अर्को समुदायले एउटा कुरा नसुन्ने त्यसरी गयो भने हामी मुलुक हामी नेपाली हामी सबैलाई चाहिँ घाटा छ त्यसैले हामी नेपाली हामी नेपाली हौ हामीले यो नेपालमा लाई केही योगदान नगरे कसले गर्छ हामीले यो नेपाललाई नबचाए कसले बचाउँछ देशलाई कहिले पनि ठुक्रिनु हुँदैन देशलाई कहिले पनि खण्डीकृत हुनु दिनु हुँदैन देशलाई चाहिँ संस्कृतिले मान्छ त्यो संस्कृति भनेको चाहिँ हामीसँग नेपालीसँग रहेको संस्कृति हो बहुभाषिक बहुसांस्कृतिक अनि बहुधार्मिक मुलुक भनेर चाहिँ चलचित्र गरेर चाहिँ अगाडि बढ्ने फेरि पनि एउटै धर्म एउटै संस्कृति एउटै समुदायलाई मात्रै जोडेर अगाडि लानु खोज्यो भने त्यसले मुलुकलाई साँच्ची नै आघात गर्छ र सबै नेपालीलाई चाहिँ आदिवासी विशेषज्ञले उठाउँदै आएको मुद्दा उठाउँदै आएको सवाल भनेको चाहिँ समानताको लागि गरेको त्यो सवाल हो मुद्दा हो त्यो मुद्दा कुनै समुदायको अधिकार खोज्नको लागि होइन यो समुदायले पनि अधिकार पाउनुपर्छ भन्ने खालको कुरालाई उठाएर चाहिँ हामीले गरिरहेको अभियान यो अभियानमा चाहिँ सबैलाई साथ दिनको लागि पनि हामीले पटक पटक अनुरोध गर्छौँ फेरि पनि तपाईँको रेडियो मार्फत पनि अनुरोध गर्छौँ र यदि राज्यले यस्तो कुरालाई व्यवस्था गरेर चाहिँ अगाडि बढ्छ भने हामी लामो समय लागि लड्छौँ त्यो समयमा पनि तपाईँहरूले सबै चाहिँ जो चाहिँ समानताको लागि लोकतन्त्रका लागि प्रजातन्त्रका लागि अधिकारको लागि लड्ने जति पनि अभियन्ताहरू हुन्छ त्यो अभियन्ता सबैलाई चाहिँ हामी चाहिँ हाम्रो जनजाति महासङ्घले गरेको आन्दोलनलाई चाहिँ सहयोग गर्नको लागि चाहिँ हामी पटक पटक अनुरोध गरेर हस् हस् धन्यवाद धेरै धेरै धन्यवाद समयको लागि अध्यक्ष नागेन्द्र कुमारजी धन्यवाद तपाईँले पनि अब हाम्रो कुरालाई चाहिँ एउटा चाहिँ अब सारा चाहिँ अब बर्दिया जस्तो ठाउँबाट चाहिँ सर्व एउटा चाहिँ कुरा राख्ने मौका दिनुभयो हामी हाम्रो अभियानलाई चाहिँ सशक्त रूपमा शान्तिपूर्ण रूपमा कुनै समुदायको एगेन्स्टमा भन्दा पनि हामी हाम्रो कुराहरू मुलुकको समृद्धताको लागि नै हो सबैले यो बुझ्नुपर्छ आदि जनजातिले चाहिँ कहिले गलत कुरा गरिरहेको छैन साँच्ची नै विभेदमा पारेको समुदाय लोकतन्त्र चाहिँ मा चाहिँ सबैको अधिकार सुरक्षित गर्ने तन्त्र भनेर चाहिँ गर्दै गर्दाखेरि त्यो कुरालाई चाहिँ कहिले पनि कसरी बिर्सिनु हुँदैन र सबैलाई साथ सहयोग दिनुको लागि पनि अनुरोध गर्दै म पनि हुन्छ धन्यवाद हस् धन्यवाद धन्यवाद नागेन्द्र कुमारज्यू अहिले हामी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालसँग कुराकानी गर्यौं समयका लागि म नागेन्द्र कुमारजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेरसम्म बसेर हाम्रा कुराकानी सुनिदिनु भएकोमा तपाईँलाई पनि धन्यवाद हस् त आजको संविधान विशेषबाट प्राविधिक साथी अनुज थारूसँगै म एकराज पनि अहिलेलाई बिदा हुन्छु नमस्ते